बसन्तमै उजाडी गए बसन्तमै उजाडी गए मन परेको फुल झर्दाखेरि हेर्नै सकिन तिम्रो शिरमा पराइको सिन्दुर पर्दाखेरि पराइको আখেরি जीवनको गोरेटोमा तिम्रो मेरो एउटै थियो यात्रा जीवनको गोरेटो ಹೆಸಲಾಗಿ ಲಡಿದ ಖಿರಿ ಹೆಸಲಾಗಿ ಲಡಿದ छ न प्यास छ जागर सबै गल्दैछ न भोक छ न प्यास छ जागर सबै गल्दैछ मनको खुसी सारा रित्याए भर्दाखेरि तिमीलाई भर्दाखेरि बाँचेर देख्नु थियो मलाई तिम्रो खुसी जाँदैछु आज दुनियाँदेखि म मर्दाखेरि हाँस्नुमा मर्दाखेरि बसन्तमै उजाडी गए मै उजाडी गए मन परेको फुल झर्दा आखिरी हेर्नै सकिन तिम्रो शिरमा पराईको सिन्दुर पर्दाखेरि पराईको सिन्दुर पर्दाखेरि